हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी विशेष गरी नेपाली सुगम सङ्गीतको क्षेत्रमा चर्चामा रहेका तपाईँलाई निकै नै मनपर्ने खालका सुमधुर आधुनिक गीत सङ्गीतहरू राख्ने गर्छौँ विशुद्ध रूपमा आधुनिक गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गर्छौँ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर र आज पनि निकै नै चर्चामा रहेका निकै नै मर्मस्पर्शी आवाजहरू तपाईँको लागि लिएर आएको छु र यति बेला तपाईँले आधुनिक यात्राको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको साथमा इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु एउटा निकै नै चर्चित आवाजबाट तपाईँलाई निकै नै मनपर्ने आवाज हो नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चित नाम पनि हो अन्जु पन्त यति बेला उनै चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको एउटा निकै नै कर्णप्रिय आवाज तपाईँको लागि राख्न चाहन्छु लय सङ्गीत रहेको छ रमेश रचकको यति बेला तपाईँको लागि राख्छु बर्बिनाको पिपलको चाहिँ भाषा मेरो गति बिना को पिपलको झै भाछ मेरो गति बर्बिनाको पिपलको झै भाछ मेरो गति तडपी तडपी तिम्रै यादमा बाँचौला बर्बिनाको पिपलको चाहिँ भाष मेरो गति तडपी तडपी तिम्रो यादमा बाँच्छौला लाएर गति निकै नै कर्णप्रिय आवाज निकै नै मर्मस्पर्शी आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ तपाईँलाई थाहा नै छ र व्यवसायमा रहेर विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहेका केही समय अगाडि चर्चामा रहेका सबै खालका गीत सङ्गीतलाई तपाईँको माझमा राख्ने गर्छौँ यी गीत सङ्गीतले तपाईँलाई निकै नै नजिकबाट सुन्छ ती गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र अझै आधुनिक यात्राको व्यवसायलाई यसरी अगाडि लैजाँदा राम्रो हुन्थ्यो नि भन्ने तपाईँको मनमा त्यस्तो केही लागिरहेछ विचारहरू यसरी अगाडि बढाउँदा अझ राम्रो हुन्छ जस्तो तपाईँलाई लाग्छ भने तपाईँले सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ आधुनिक यात्राको यो श्रृङ्खला हामी तपाईँको माझमा जसरी चाहनुहुन्छ त्यसरी नै लिएर पक्कै पनि आउनेछौँ र यति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 सुनिएका तपाईँलाई निकै नै मनपर्ने तपाईँले सधैँ गुनगुनाइ गुनगुनाइरहने यिनै गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र आशा छ तपाईँ पनि यति बेला आधुनिक यात्राको श्रृङ्खलासँगै हुनुहुन्छ यिनै गीत सङ्गीतसँगै रमिराख्नु भएको छ आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी विशेष गरी सबै खाले गीत सङ्गीतलाई तपाईँको माझमा राख्ने गर्छौँ कहिले भर्खरै बजारमा आएका नयाँ नयाँ गीत सङ्गीतहरू राख्छौँ त कहिले केही समय अगाडि चर्चामा रहेका गीत सङ्गीत राख्छौँ त कहिले निकै नै पुराना पुराना आवाजहरू निकै नै हामी तपाईँको माझमा राख्ने गर्छौँ र आजको कार्यक्रममा भने मैले विशेष गरी केही समय अगाडि चर्चामा रहेका अलिकति तपाईँ हाम्रो मनलाई छुने खालका अलिकति मर्मस्पर्शी खालका आवाजहरू प्रस्तुत गरिराखेको छु र यति बेला फेरि पनि अर्को एउटा चर्चित आवाजलाई नै तपाईँको माझमा जोड्न चाहन्छु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 नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे चार सतहत्तर तेह्र आठ सय पच्चिस प्रोपाइटर रामचन्द्र सेन्चुरी हाम्रो प्रतिबद्धता सुनचाँदीमा शुद्धता प्राइभेट टेस्ट एसएलसी दुई हजार सत्तरीमा ग्यारेन्टीका साथमा भर्ना खुल्यो तर कहाँ अपराइट ओपन स्कुल एन्ड कलेजमा हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा शिक्षण गरिने विद्यालयको आफ्नै ड्रेस भएको स्वच्छ तथा शान्त वातावरणमा पढाइ हुने टाढा टाढा भएका विद्यार्थीहरूलाई होस्टलको व्यवस्था भएको साथै हामी कहाँ एक वर्ष प्लस टूमा पनि भर्ना खुल्यो सिट सीमित भएकाले तुरुन्तै सम्पर्क गर्नुहोस् Upright open school and college सम्पर्क शून्य छप्पन्न छ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 पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशेष गरी तपाईँलाई निकै नै मनपर्ने खालका तपाईँलाई निकै नै सुन्दाखेरि आनन्द लाग्ने खालका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ कहीँ न कहीँबाट यी गीत सङ्गीतले तपाईँ हामीलाई पनि छोएको छ तपाईँ हाम्रो मनलाई छोएको छ त्यसैले पनि तपाईँ यी गीत सङ्गीतसँग निकै नै नजिक हुनुहुन्छ र यति बेला आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ यो विश्वास पनि मैले लिएको छु र यति बेला फेरि पनि अर्को एउटा मर्मस्पर्शी आवाज नै तपाईँको माझमा राख्न चाहन्छु आजको कार्यक्रममा मैले विशेष गरी तपाईँ हाम्रो मनलाई सुने खालका अलिकति मर्मस्पर्शी खालका आवाजहरू प्रस्तुत गरिराखेको छु र फेरि पनि त्यस्तै चर्चित अनि मर्मस्पर्शी आवाज तपाईँको लागि राख्न चाहन्छु कति माया गरेछ उसले जसको निम्ति मलाई छोड्यो छ उसले जसको निम्ति मलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो उसको दिलमा डेरा सरी उसको दिलमा डेरा सरी मेरो दिल जलाई छोड्यो कति माया गर्छ कसले जसको निम्ति मलाई छोड़ो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो ओहो sa sa re ga ga re sa pa ga re sa sa sa re ga ga pa ga re ga re sa sa sa re ga ga re sa pa ga re sa छोड्यौँ निकै नै कणप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ र आधुनिक यात्राको श्रृङ्खलामा रहेर यस्तै यस्तै आवाजहरू हामी तपाईँको माझमा राख्न नै छौँ तर आजको लागि भने कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट बिदा पनि माग्नुपर्छ जेलसम्म तपाईँले आधुनिक यात्राको श्रृङ्खला सुनेर बस्दिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र जेलसम्म प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र राजले राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै आधुनिक यात्राको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि विदा हुन्छु हवस् न नमस्कार मेरो दिल जलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो कति माया गर्छ उसले जसको निम्ति मलाई छोड्यो भाउजू के भयो सुनु बाबु त्यही त हो नि ढाड कमर दुख्ने शरीर दुख्ने अनि अहिले त शरीरभरि रातो डाबर पनि आएको छ जति उपचार गरे पनि हुँदैन राम्रो ठाउँ कहाँ होला ए त्यसो भए अश्विनी आयुर्वेद सेवा केन्द्र पर्सामा जानुहोस् न हो दिशामा रगत देखिनु मलद्वारमा मासु पलाउनु डल्लो वा गिर्खा हुनु मलद्वार बाहिर निस्किनु वरिपरि चिरिनु दिशा कडा कब्जियत हुनु प्रसुति सम्बन्धी सेतो पानी बाग्ने छाला सम्बन्धी दाद एलर्जी रातो डाबर आउने अनुहारको चाया पोतो शरीर चिलाउने सेतो धुबी मुसा कोठी डन्डीफोर दाग र यो रोग सम्बन्धी सफल उपचार गरिन्छ साथै काठमाडौँका विशेषज्ञ डाक्टर आउँदै हुनुहुन्छ त्यसैले समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क अश्विनी आयुर्वेद सेवा केन्द्र खैरहनु चार पर्सा नयाँ भवन चितवन मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न पचहत्तर छ सय बयानब्बे र अन्ठानब्बे शून्य बहत्तर पैँसठी